स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको अर्को नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा छु म प्रतीक्षा नेपाली सुगम सङ्गीतका सदाबहार आधुनिक गीत सङ्गीतहरूको प्रस्तुति कार्यक्रम आधुनिक यात्रा लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि तिनै चर्चित आवाजहरूको साथमा उपस्थित भइसकेका छौँ र आज पनि आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर निकै नै चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने नै छौँ र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ हामी सँगै हुनुहुन्छ आज मैले नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई मिक्स गरेर तपाईँको लागि लिएर आएको छु र यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्सको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको सुकै कुनाबाट मेचीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर सुनिराख्नु भएको छ तपाईँको मनलाई सुने खालका तपाईँ हाम्रै भोगाई तपाईँ हाम्रै परिवेशलाई समेटिएका यिनै कणप्रिय आवाजहरू आजको कार्यक्रममा प्रस्तुत गर्ने नै छौँ र कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित आवाजबाट अहिले नेपाली सुगम सङ्गीतको पाठमा भर्खरै बजारमा आएको छ निकै नै चर्चामा रहँदैछ यो गीत पनि यति बेला तपाईँको लागि राख्छु आफ्नो भनौँ कसलाई गर्छु तिमीले छोड्यौ भने म त मलाई तिमी बहे अरूको बन्दी आफ्नो भनु कसलाई आफ्नो भन कसलाई यहाँ तिमी पराई भयो भने निकै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ तपाईँ यति बेला आधुनिक यात्राको श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खालका गीत सङ्गीतलाई हामी तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ र आज पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ तिनै आवाजहरू जुन आवाज सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ जुन आवाजले कहीँ न कहीँबाट तपाईँको जिन्दगीलाई पनि छुन सक्छ तपाईँको भोगाइलाई पनि बोल्न सक्छ ती आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाज नै तपाईँको माझमा राख्न चाहन्छु केही समय अगाडि चर्चामा रहेको आवाज हो अन्जु पन्तले आवाज दिने भएको छ यो गीतमा यति बेला राख्छु तपाईँको लागि बदलियो तिमी बदलियो बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदले यो जीवन तर उस्तै छ उस्तै छ यो माया तर उस्तै छ उस्तै छ यो माया अर्पण एक सय चार थोप्लो पाँच मेगा हल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको माझमा यिनै चर्चित आवाजहरू हामीले प्रस्तुत गरिराखेका छौँ आज मैले विशेष गरी आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर नयाँ पुराना दुवै खालका गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र छ तपाईँ पनि यी गीत सङ्गीत सँगै मनोरञ्जन लिइराख्नु भएको छ हामीलाई साथ दिइराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ तपाईँलाई थाहा नै छ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर पनि मैले विशुद्ध रूपमा आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा आवाज तपाईँको माझमा राख्न चाहन्छु अहिले नेपाली सुगम सङ्गीतको फाटमा निकै नै चर्चित नाम हो मनोज राज यति बेला उहाँले नै आवाज दिनुभएको एउटा सुमधुर अब गीत तपाईँको माझमा राख्न चाहन्छु आधुनिक यात्राको यो श्रृङ्खलामा आज भोलि सबको दिलमा फुल्दै छौ रे तिमी आज भोलि सबको दिलमा फुल्दैछौ रे तिमी बेशर्मीको घुम्टोडी डुल्दैछौ रे तिमी डुल्दैछौ रे तिमी आज भोलि सबको दिलमा फुल्दैछौ रे तिमी मारे कैले महा सहर गल्ली भित्र कहिले पास्ता रेमा सबैजना यस्तै भन्छन् तिम्रो बारेमा आज भोलि सबको दिलमा फुल्दै रे तिमी जाति सबलाई आफ्नै भन्छौ पारे मौसम जस्तै हाम्रो माया बदलिएको छ रे आज भोलि सबको दिलमा फुल्दैछौ तिमी आज भोलि सबको दिलमा फुल्दैछौ रे तिमी निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ र यस्तै आवाजहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिरहेका छौँ जुन आवाजले कहीँ न कहीँबाट वास्तवमै तपाईँलाई पनि सुन्छ जुन गीत सङ्गीत सुन्दाखेरि कहीँ न कहीँ तपाईँलाई पनि कुनै न कुनै दिनको सम्झनाले झस्काउन सक्छ यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जुन आवाज तपाईँसँग नजिक छ तपाईँको जिन्दगीसँग नजिक छ जुन आवाज तपाईँले सधैँ गुनगुनाउनुहुन्छ तिनै आवाजहरू तपाईँको लागि राखिराखेका छौँ राजनीतिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र सुमधुर आवाजहरू अझै पनि बाँकी छन् हामीसँग यति बेला फेरि पनि ढिला नगरिकन अर्को एउटा चर्चित आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु जसलाई कहिले पाउँदिन म उसकै माया धेरै जसलाई कहिल्यै पाउँदैन म उसकै माया धेरै तिमी त माया तिमी त माया गरया नगर तर तिमी मेरे तिमी त माया तिमी त माया गरया नगरा जनम जनम मेरे जसलाई कहिल्यै पाउँदै तिमी मेरी म त तिम्रो होइन रहेछौ भाग्यमानी निधार भित्र म भागिरहेन रहेछु पिरतिको बोटै मारो कुदरतीको बोटैमा तिमीले माया नालाई तुलो किन हुन्छ कुन्नीमाला जसलाई कहिल्यै पाउँदै सीमा रेखा नि तराई जस्तै अजम्बरी नाता हम भयो आज पराई जस्तै कल्पनामै खुसी हुन्छु खुसी हुन्छु चोखो आत्मा जलाई, जलाई झोसीकै बस्ती प्यारो किन हुन्छ कुन्नीमाला जसलाई कहिल्यै पाउँदैन म उसकै माया धेरै जसलाई कहिले पाउँदैन म उसकै माया धेरै तिमी त माया तिमी त माया गरया नगर तर तिमी मेरै तिमी त माया तिमी त माया गरया नगर जनम जनम मेरे जसलाई कहिले पाउँदैन जसलाई कहिले पाउँदैन कि माया धेरै निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यिनै आवाजहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ र हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ कि जस्तो लागिरहेछ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 आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार काट्ने अधिकार भए दुःख सुख सँगै साट्ने अधिकार भए म त तिम्रै काखमा रुन तयार थिएँ अधिकार भय 情。 रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट मानिस हराएको सूचना गोरो बण उचाइ पाँच फिट पाँच इन्च पातलो शरीर दाहिने आँखाको माथि डल्लो निस्किएको लठी टेकेर हिँड्ने मानसिक सन्तुलन ठिक नभएको देब्रे गोडा खुच्चाएर हिँड्ने चितवन जिल्ला रत्नगर नगरपालिका नम्बर छ लालपर्सा बस्ने वर्ष अन्ठाउन्नका छन्नु महतो नाम गरेको मानिस दुई हजार उनासत्तरी चैत्र अठाइस गतेदेखि हराइरहेको हुँदा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा अन्ठानब्बे चार एकाउन्न शून्य छयानब्बे उनपचासमा सम्पर्क गरी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 धनुषै टाढी चोखो सस्तो फर्नेचारलाई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 एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए जेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता है हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको राम रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता सङ्गीत अध्ययनका लागि सुवर्ण अवसर अध्ययनका लागि सुवर्ण अवसर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 थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगर एक चोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपाल म पढ्नको लागि जापान जाँदैछु नानु तिमीलाई फर्केर आउँदा के ल्याइदिऊ मलाई अस्ति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 बालरोग विशेषज्ञ डाक्टर आउने सूचना चितवनकै ख्यातिप्राप्त बालरोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा यस टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा प्रत्येक शनिबार दिउँसो चार बजे बालबालिका एवं नवजात शिशुहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडी बजार मेन रोड सम्पर्क शून्य छेपन्न पाँच साठी तिन सय एकचालिस चौबिसै घन्टा एम्बुलेन्स सेवा मोबाइल नम्बर अन्ठानब्बे चार चार पचपन्न चौसठी दुई सय बाइस पुनश फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ अहिले बिहानको एघार बज्यो अहिले बिहानको